बाटे उत्साहले सिउनु पर्छ भन्छन् सिउ कति टालो कति फाटेको छु धेरै रुने पालो पनि दुख्या छैन भन्न गाह्रो नै छ दुखे पनि दुख्या छैन भन्न गाह्रो नै छ सुनाउन सजिलो छ सुन्न गाह्रो रहेछ नसोधा आज भोलि कस्तो चलेको deep in hate छ भन्छन् मन फाटे उत्साहले सिउनु पर्छ भन्छन् सिउ कति तालु कति फाटेको छु धेरै रुने पालो दुनियाँमा पर्छ सधैँ मेरै पर्छ सधैँ मेरै